बुलबुल एउटा इरानी चरा बुलबुल जताततै सुनसान छ हाम्रा गाउँ अनि सहर जताततै सुनसान छ हाम्रा गाउँ अनि सहर कहिलेसम्म रहने होला यो कोरोनाको कहर काम धन्दा अस्तव्यस्त घरभित्रको बसाई काम धन्दा अस्तव्यस्त घरभित्रको बसाई आइहाल्छ कि भन्ने त्रास भाइरस रूपी जहर कहिलेसम्म रहने होला यो कोरोनाको कहर कामको तनाव हुँदा लाग्थ्यो घरमा बस्न पाए कामको तनाव हुँदा लाग्थ्यो घरमा बस्न पाए घरमा बस्दा कहाँ पुरा हुँदा रहेछन् र रहर कहिलेसम्म रहने होला यो कोरोनाको कहर तपाई हामी सबैको सहयोग भएन भने तपाई हामी सबैको सहयोग भएन भने लासै लासले भरिने डर हाम्रै गाउँ शहर जताततै सुनसान छ हाम्रा गाउँ अनि शहर कहिलेसम्म रहने होला यो कोरोनाको कहर कृष्ण प्रसाद खरेलको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म केही रात्रि गन्थनहरूका साथ बुलबुल लिएर आइपुगेको छु हामी एउटा अनौठो युगका मानिस छौँ हामीसँग जीवनका धेरै उतार चढावहरूको अनुभव छ हामीले पञ्चायती व्यवस्था देख्यौँ सामन्ती सभ्यता देख्यौँ गाउँ र गाउँको जनजीवन प्रशस्त देख्यौँ सहर र सहरी बोक्रे सुख पनि खुब भोग्यौँ दुई हजार छयालिस साल अघिको राजनैतिक नेताहरूको भूमिगत जीवनशैली देखियो छयालिस सालको आन्दोलन पनि देख्यौँ यसपछि जनताको सरकार देख्यौँ संवैधानिक राजा देख्यौँ त्यति मात्रै नभएर हाम्रा सामुन्यमा अन्तर्राष्ट्रिय जगतकै मुख आ हुने गरी राजाको वंश विनाश भएको पनि देख्यौँ माओवादी आन्दोलन सहन युद्ध गर्नेहरूका लागि पटक्कै सहज थिएन नै लड्नेहरूका लागि पनि त्यो सहज आन्दोलन थिएन नेपालीहरूले प्रत्येक पल मृत्युसँग जीवनलाई साटेको इतिहास धेरै पुरानो भएको छैन कुन ठाउँमा टेक्दा बम फुट्छ वा कुन बिन्दुबाट सुरक्षाकर्मी वा छापामारहरूको गोलीले शरीर ढल्छ भन्ने निश्चित नभएको युगलाई काटेर बाँचेकाहरू हामी त्यति मात्रै होइन त्यसपछिको गणतन्त्रका लागि भएको आन्दोलन तेह्र दिनसम्म सम्पूर्ण सहर गाउँ नै ठप्प पारेर निकालिएको जुलुस र्याली रमिताका लागि थिएन सबैले ती कहरहरू झेल्यौं र अगाडि बढ्यौं त्यतिले पुगेन दुई सय पचास वर्ष पुरानो राजतन्त्र सकिएको पनि हाम्रै आँखाले हेऱ्यौं मधेस आन्दोलनले आक्रान्त पार्यो भारतले गरेको नाकाबन्दीले ठूलै अत्यास पार्यो सबै कुरा सहेकै थियौं प्रकृतिले हामीलाई सहेन दुई हजार बहत्तर सालमा आएको भूकम्प हाम्रो लागि सानो विपत्ति थिएन पल पल मृत्युसँग लाप्पा खेलेर बाँचेकाहरू हामी सितिमिति हामीलाई कालले पनि लैजान सक्दैन एकपटक आफूले आफूलाई सम्झेर हेर्नुहोस् त हामी बहादुर पुर्खाका सन्तान हामी सबै सङ्घर्ष सहेर अया पनि नभनी बाँच्न सक्ने वीर नेपाली हामीले भोगेका यी सारा विनाशहरूभन्दा निकै सानो छ यो कोरोनाको चपेटा यसो भनिरहँदा मैले कोरोनालाई सानो मानेको होइन कोरोनासँग डराउनै पर्दैन भन्न खोजेको पनि होइन कोरोना एउटा ठूलो प्रकोप हो विश्वमा मानव समुदायका लागि यसले धेरै मानिसहरूलाई बढार्ने देखिन्छ आँकडा हेर्दा यसको संक्रमण ठूलो संख्यामा छ तर के डराएर वा भागेर हामी डरबाट मुक्त हुन्छौँ त हिन्दीमा एउटा फिल्मी बनाइ छ डर के आगे जिते हो डरभन्दा अगाडि गुज्रिसकेपछि मात्रै हामीले विजय पाउनेछौँ डरसँग डराएर मृत्युभन्दा अगाडि सयौं पटक मर्नु कायरता हो हामी वीर पुर्खाका सन्तान नालापानीमा खाना सकिएर पानी पिउन नपाएर बोकबोकै र प्यासै रहेर युद्ध लडेको हाम्रो इतिहास छ दोस्रो विश्वयुद्धमा विश्वभर लड्न गएका नेपाली गोर्खाली सैनिकहरूले बोकबोकै दुःख पाएर लडेको इतिहास रचेका छन् हाम्रो रगतमा त्यही साहस छ हामीले यति बेला धैर्यवान हुने समय हो आत्तिने समय होइन निडर हुनु मात्रै बुद्धिमत्ता होइन निडर हुनु सँगसँगै धैर्यता र चलाक हुनु पनि बुद्धिमत्ता हो धुन आओ ये गजल की धुन आओ ए गजल की धुन आ तिमी हौ मेरो जिन्दगी सजाऊ मेरो जिन्दगी सजाऊ तपस्या तिम्रो कोरोनाको चपेटाका बेला नेपालमा भारतमा र अरू धेरै देशहरूमा लकडाउन सरकारले लकडाउनको आदेश जारी गरेको छ र सबैलाई घरमा बस्नु भनेको छ यति बेला मुम्बईबाट शेखर अस्तित्वले एउटा गजल पठाउनु भएको छ बुलबुलको लागि उहाँ नेपाली र हिन्दी भाषामा गजल लेख्नुहुन्छ भारत र नेपाल दुवैतर्फ लकडाउन भएका बेला उहाँको अनुरोध छ लकडाउनमा घरमै बस्नु हिन्दीमा छ म केही शेरहरू यो गजलबाट वाचन गर्छु रात दिन सम्झा रही सरकार घर में बैठिए कर रहे हैं टीवी और अखबार घर में बैठिए चीन इटली जर्मन स्पेन हो या अमेरिका हो गई महाशक्तियां लाचार घर में बैठिए कह रहे हैं टीवी और अखबार घर में बैठिए रैलियां धरना प्रदर्शन कीजिएगा बाद में तक रहा है रास्ता परिवार घर में बैठिए कह रहे हैं टीवी और अखबार घर में बैठिए बीबी बच्चे रिश्ते नाते दिल वतन इंसानियत तुमको सबका वास्ता है घर में बैठिए कह रहे हैं टीवी और अखबार घर में बैठिए सामने है प्रश्न सारे विश्व के अस्तित्व का सामने है प्रश्न सारे विश्व के अस्तित्व का होगा दुनिया पर बड़ा उपकार घर में बैठिए कह रहे हैं टीवी और अखबार घर में बैठिए रात दिन समझा रही सरकार घर में बैठिए कोरोनाको त्रासका कुरा मात्र गरेर बस्ने होइन हामीले सुखका खुसीका पाटाहरू धेरै हेर्न सक्छौँ सहरी क्षेत्रमा चराहरू कराएको आवाज सुन्न पाउँदा हिजो आज बल्ल थाहा भएको छ सहरमा चराहरू अझै हराएका रहेनछन् यसरी चराहरूको चिरबिर कि उहिले गाउँ छँदा सुनिएको थियो कि चितवनको हात्ती सफारीमा जाँदा मात्र हामीले राष्ट्रिय निकुञ्जको जङ्गलमा सुन्थ्यौँ यति बाक्लो गरी चराहरू बसेका रहेछन् अझै यी सहर रूपी सिमेन्टका जङ्गलहरूमा कौवा भँगेरा जुरौली सारौँटे फिस्टाहरू कराउँदै उडिरहेको दृश्य कम्ती राम्रो देखिँदैन हामी सडकसम्म पुगेका छैनौँ तर फेसबुक ट्विटरमा मानिसहरूले ठाउँ ठाउँबाट सुनसान सडकका दृश्यहरू भिडियोहरू अपलोड गरेको हेर्दा कम्ती रमाइलो लाग्दैन काठमाडौँको वातावरणको सूचकाङ्कले ठूलो कोल्टे फेरेको छ समाचारले भनिरहेको छ काठमाडौँको हावा अति गुणस्तरीय बन्दै गएको छ विश्वमा समाचार आयो विश्वभर धेरै कल कारखाना बन्द हुँदा ओजोन तहमा परेका पालहरू टालिन सुरु गरेका छन् कोरोनाले कहिले नभेटिने युग फर्काइदिएको छ सहरी क्षेत्रमै जन्मेर सहरी क्षेत्रमै हुर्केका किशोर किशोरीले चकमन्नता कस्तो हुन्छ पत्तै पाएका थिएनन् काठमाडौँ स्वच्छ हुन सक्छ कसैले पत्याएकै थिएनन् धरती यति सुनसान पनि हुन सक्ने रहेछ मोटर गाडीहरू चलेका छैनन् मानिसका झुण्ड झुण्ड भेला भएर अनावश्यक गफ गरिरहेका छैनन् आकाशमा हवाईजहाज उडेका छैनन् उद्योग कल कारखाना निर्माण केहीको पनि आवाज छैन यस्तो आवाज सुन्नलाई अरू बेला हामीले चाहेर पनि सक्दैनौँ अरू बेला हामीले जति नै चाहना गरे पनि पूरा गर्न नसक्ने इच्छालाई कोरोनाले पूरा गरिदिएको छ म त भन्छु आफ्नो मोबाइलको प्रयोग गर्ने यति बेला हो यो समयको फोटो भिडियो अडियो सबै सबै कुराहरू ऐतिहासिक बन्नेछन् यो पल हामीले खोजेर फेरि पाउने छैनौँ यसको सदुपयोग गरौँ नाना थरीका अनुमानका हल्ला र झुटा समाचार वा आफूलाई ठूलो देखाउने कथनहरू फेसबुक ट्विटरमा नराखेर मानवीयतामाथि प्रकृतिको वरदान झल्किने यस्ता फोटा भिडियो र अडियोलाई सेयर गरौँ ठाउँ ठाउँबाट देखिने फरक फरक दृश्य हेर्न खुब मजा आउँछ सबैको एकान्तवासलाई यसले ठूलो सहयोग पुर्याउँछ यो मायाले मलाई अब गर्नु गर्यो भगवान कसम भगवान कसम तिमीलाई माया गर्ने मेरो बानी पर्यो भगवान कसम भगवान कसम यो मायाले मलाई अब गर्नु गर्यो भगवान कसम भगवान कसम कहाँ देखो कहाँ भेटौँ कहाँ देखु कहाँ भेटु चञ्चल मनले पागल पनले गर्नु गर्यो भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम भगवान कसम बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुल-बुल. मेरो जीविकामा दखल नदेऊ म आफ्नै पाराको जन्तु मेरो अन्दाजमा सहानुभूति नदेखाऊ म तिम्रै चिहानमा बसेर गाएर तराना उत्सव मनाउने जन्तु मानव अस्तित्व तुहिँदा पनि म आफ्नो नूतन अमरतामा हाँसिरहने जन्तु तिमी मान्छे हुने चक्करमा छौ क्यारे मलाई त मान्छे तुच्छ लाग्छ भो ती बखनफुच्चे कामना आफैसँग राख म मान्छे नरुचाउने जन्तु मेरो जीविकामा दखल नदेऊ म आफ्नै पाराको जन्तु युरोप पोल्याण्डमा अहिले बस्दै कि सेफाली घिमिरेले स्टे होम भन्ने सन्देशका साथ पठाउनु भएको यो एउटा कविताको अंश वाचन गरेँ मैले र यो कविताको अंश वाचन सँगसँगै म फेरि एकैछिन परिचयको विषयमा कुराकानी गर्छु हामी मानिसको परिचयका विभिन्न आधारहरू हुन्छन् पहिले पहिले गोत्रबाट परिचय हुन्थ्यो विद्वताबाट परिचय हुन्थ्यो पछि नाम थर र गोत्रबाट परिचय हुन थाल्यो अहिले धेरै पछि परिचयको दायरा झन् ठूलो हुँदै आयो हामी धनीमानी शक्तिशाली वा नाम चलेका बाबु बाजे काका मामा वा अरू कुनै नाताको परिचय आफ्नो नाममा जोडेर आफ्नो परिचय बताउन थाल्यौँ हुँदा हुँदा हाम्रो परिचय पछिल्लो मोडेलको आइफोन बोक्ने व्यक्ति अमेरिका वा युरोप बस्ने व्यक्तिका रूपमा हुन थाल्यो परिचय खुम्च्याउनु पर्दा हामी निम्न स्तरका भनिएका काम गर्ने व्यक्ति किसान अझै शिक्षक जस्ता पेसालाई पनि होच्याउन थाल्यौँ अरबमा काम गर्न जानेहरूलाई सानो देख्न थाल्यौँ जो काम नगरी आभारा शैलीमा डुली डुली अरूले कमाएर खाएको बस अरूले कमाएको खाएर बस्छ ठूला ठूला रेस्टुरेन्टमा जो जान्छ र दिनभरि नाना थरीका मानिसहरूलाई भेटेर रबाफ जमाउन सक्छ उसको परिचय ठूलो बन्न थाल्यो यसरी हामी परिचय बनाउने क्रममा कतै बन्दै गयौँ र कतै भत्किँदै गयौँ हुन त म अर्थशास्त्रको विद्यार्थी होइन तर भनेको सुनेको एउटा कुरा याद छ मास्लोको आवश्यकताको सिद्धान्त उनी भन्छन् सबैभन्दा पहिले त हामीलाई सास फेर्नु बाँच्नु भोक लागेको बेला जेसुकै खान पाउनु सुत्न पाउनु दिशा पिसाब गर्न पाउनु मैथिन गर्न पाउनु बस्ने बास पाउनु मानिसको पहिलो परिचय यति मात्रै हो यति नभए मानिसलाई बाँच्नै कठिन हुन्छ जब यति सबै कुरा पुग्छ त्यसपछि हाम्रो अस्तित्वले फराकिलो हुन खोज्छ दोस्रो तहमा हामी शरीरको सुरक्षा खोज्छौँ मानव परिवार खोज्छौँ स्वास्थ्य खोज्छौँ र खोज्छौँ सम्पत्ति त्यसपछि हामीलाई आफ्नो परिवार आफ्नो विशेष प्रेमी वा प्रेमिका श्रीमान वा श्रीमती अथवा साथीभाइको खोजी हुन्छ यतिले पनि पुगिसकेपछि हामीलाई सम्मानको खोजी हुन्छ सम्मान गर्न थाल्छौँ सम्मान दिन थाल्छौँ हामीलाई कन्फिडेन्स चाहिन्छ प्राप्ति चाहिन्छ विविध कुराहरूको खोजी गर्छौँ यी सबै कुराहरू पार गरिसकेपछि हामी सृजनशीलता ज्ञानको खोजी गर्छौँ समस्याहरूको समाधानको खोजी गर्छौँ सत्य र तथ्यलाई स्वीकार गर्न थाल्छौँ यी पाँचैवटा तहमा पुग्दा हाम्रो परिचयको आधार फरक फरक कुराले निर्धारण गरेको हुन्छ दुई हजार बहत्तर सालमा भुइँचालो जाँदाको दृश्य हेर्नुहोस् अघिल्लो दिनसम्म एक करोडको गाडीमा हुइकिएर लाखौं रुपियाँको पलङमा नसुती निद्रा नलाग्नेहरू पनि सडकमा निधाउन बाध्य भए किनकि पहिलो तहमा मानिसले बाँच्नुपर्छ बाँचेपछि मात्रै अन्य परिचयको खोजी हुन्छ महँगा महँगा मोबाइल गरगहना लुगाफाटोको बिक्री कति बेला बढी हुन्छ जब मानिसलाई खाना लाउन र सबै आधारभूत आवश्यकताले पूर्ति गरिदिन्छ त्यसपछि मानिस विलासिताका कुराहरू रोज्छ त्यति बेला बल्ल मानिस घुमफिर खोज्छ सान खोज्छ यसरी फरक फरक समयमा फरक फरक परिचय बन्छ एउटै व्यक्तिको कहिले कुन तहमा बाँच्नुपर्छ त कहिले कुन तहमा तह अनुसारका हाम्रा परिचयहरू फेरिँदै जान्छन् यस्तोमा कोरोना त एक दिन जान्छ तर त्यसपछि कसको परिचय के बन्ने भन्ने कुरा सबैभन्दा ठूलो महत्वको हुन्छ त्यसैले परिचय कुनै व्यक्तिले बनाउने वा कुनै ठाउँले बनाउने वा कुनै चिजले बनाउने न परिचय सापेक्षमा रहन्छ कहिले कुन परिचय रहन्छ कहिले कुन परिचय आज भएको परिचय पन्ध्र दिनमा फेरि फेरिन सक्छ हामीले पर्यटनलाई ठूलो महत्व दिएका छौँ भोलिको दिनमा हाम्रो पर्यटनको अवस्था के होला कोरोना फैलिएको देशमा पर्यटन कस्तो होला पर्यटनमा आश्रित परिवार समाज वा देशले अर्थनीति नै फेर्नुपर्ने अवस्था छ तर कालो बादल मात्रै छैन एउटा ठूलो चाँदीको घेरा पनि छ हामीसँग जुन रूपमा विकसित देशहरूमा कोरोना फैलिएको छ हामी कहाँ त्यसको भयंकर रूप देखिएको छैन हामी सजग भयौँ र त्यति भयावह अवस्थासम्म पुगेनौँ भने पक्कै पनि हामीले अझै थुप्रै कुराहरू गुमाउनु पर्ने छैन यो उदाहरणसँगै मैले भन्न खोजेको कुरा कोरोनालाई हामी स्थिर गरौँ कोरोनाभित्र त पसिसकेको छ तर जस्तो सुकै विकराल स्थितिमा पनि हरेस नखाने हो भने हामी जित्छौँ कोरोनासँग मलाई साह्रै मन परेको एउटा अङ्ग्रेजी चलचित्र टाइटानिक जुन हामीमध्ये धेरैले हेरेका छौँ चलचित्रमा टाइटानिक जहाजको क्याप्टेन मलाई खुब मन परेको पात्र अहिले विभिन्न अस्पतालमा कोरोना संक्रमितहरूसँग काम गरिरहेका चिकित्सकहरू मलाई टाइटानिकको क्याप्टेन जस्तै लाग्छन् इटालीमा अमेरिकामा चीनमा स्पेनमा जर्मनीमा वा नेपालमा कोरोना संक्रमितहरूको उपचारमा सक्रिय चिकित्सकहरू देख्दा लाग्छ टाइटानिकको क्याप्टेन चलचित्रमा मात्रै क्याप्टेन भयो यिनीहरू वास्तविक जीवनका क्याप्टेन हुन् यति बेला सरकार र यसका मन्त्रीहरू क्याप्टेन बन्ने समय आएको छ समय नआई कोही मर्दैन हामीलाई यो कुरामा विश्वास हुनु नै पर्छ मृत्युसँग भागेर हुन्न डटेर सामना गर्न सक्नु नै जीवनको वास्तविक क्याप्टेन्सी हो स्वार्थी हुन्छ प्रेम भन्नेहरूको स्वार्थी हुन्छ प्रेम भन्नेहरूको बन्द मनका आँखा उघारेर गयो बन्द मनका आँखा उघारेर गयो कम्पनी बन्द भयो भने के गर्ने होला कम्पनी बन्द भयो भने के गर्ने होला खाना पाउने हो कि भोकै मर्ने होला हिँडेर स्वदेश फर्क्यौँ भने सम्भव छैन हिँडेर स्वदेश फर्क्यौँ भने सम्भव छैन यो लामो सात समुद्र कसरी तर्ने होला कम्पनी बन्द भयो भने के गर्ने होला खाना पाउने हो कि भोकै मर्ने होला thank you फेसबुकमा योदा नाम राख्नुभएको साथीले पठाउनु भएको मुक्तक थियो मैले यसलाई वाचन गरे र आजको बुलबुलमा म रात्रिगन्थनका साथ तपाईँका केही रचना र थोरै साङ्गीतिक गजलहरू बजाइरहेको छु हुन त कतिपयलाई लाग्ला बन्द कोठाभित्र बसेर यस्ता कुरा गर्न सजिलो छ फिल्डमा गएर गरोस् त भन्ने पनि पक्कै निस्किन्छौँ हामी तर यति बेला बहादुरी मात्रै भएर पुग्दैन चिकित्सक वा स्वास्थ्यकर्मीहरूसँग सिप छ ज्ञान छ हामीसँग स्वास्थ्यको सिप छैन ज्ञान छैन भूकम्पका बेला हामी निस्किन सक्थ्यौँ अहिले हामी निस्किन सक्दैनौँ यो अवस्था र यो बुद्धिमत्तापूर्ण रूपमा अवस्थालाई बोध गर्न सके मात्रै कोरोनासँगको युद्धमा हामी जित्न सक्छौँ चिकित्सकहरू युद्ध मैदानमा छन् विश्वले ठूला ठूला एटम बम बनायो दशकौंसम्म बिरुवा नउम्रिने गरी जमिन खराब बनाउन लिटिल बोय र फ्याटम्यान जस्ता बम बनायो संसारमा तहलका मचाउने हतियारहरू बनायो करोडौं डलर खर्च गरेर खेलाडीहरूको उत्पादन गर्यो भव्य भव्य खेलहरूको विकास गर्यो विश्वका विभिन्न सरकारहरूले भनिरहे हेर फुटबलमा हामीले जित्यौँ हेर टेनिसमा हामी अगाडि छिट्टो उड्ने जहाज बनाउन हामी सक्रिय चन्द्रमामा हामी चारपल्ट पुग्यौं भव्य मोबाइल हामीले बनायौं अब विश्वभरिको डाटा हामी कहाँ आइपुग्छ आदि इत्यादि यसरी एकपछि अर्को ध्वंसहरूको लागि ठूलो लगानी भयो विश्वका शक्तिशाली राष्ट्रहरूसँग एक घण्टामा विश्व ध्वस्त पार्ने ताकत छ भन्छन् तर कोरोनालाई रोक्ने ताकत किन कसैमा छैन खै त आजसम्म विश्वले स्वास्थ्यको लागि कति लगानी गर्यो हामी त यसै पनि गरिब राष्ट्र भनेकै थियौँ अहिले पनि त्यही भन्दै आइरहेका छौँ हामी त पशुपतिनाथ छन् भनेरै बाँचिरहेका छौँ हामीलाई दुःख गर्ने बानी छ सङ्घर्ष गरेर न्यूनतम तहमा पुगेर पनि बाँच्न सकेका छौँ हाम्रोमा स्रोतहरू छैनन् यो हामीलाई पहिले पनि थाहा थियो र अहिले पनि थाहा छ हाम्रा नेताहरूले भ्रष्टाचार बढी गरेर वाद विवादमा एकअर्कालाई दोष तपर्ने काम गरे कार्यकर्ता जन्माउँदै बसे यही हो उनीहरूको कमजोरी स्थिरता हुनै दिएनन् देशमा त्यसैले गर्न सक्ने कति ठाउँहरूमा पछाडि पर्यौं हामी यति बेला सरकार नेता वा राजनीतिलाई गाली गरेर कामै छैन उनीहरू पनि हामी जस्तै मान्छे हुन् मेरो व्यक्तिगत बुझाइ त्यही छ हामीसँग कमजोरीहरू छन् भने उनीहरूसँग पनि कमजोरी नहुने कुरै छैन एक एक कुरा हामीले फेसबुकमा ट्विटरमा दिनदिनै सिकाएको सिकाएकै छौँ राज्यलाई हामीलाई ठिक लागेका कुरा नै शत प्रतिशत सत्य हो भन्ने भ्रम छोड्नुपर्छ हामीले देशको लागि हामीले हाम्रो तर्फबाट गर्ने हो राज्यले उसको तर्फबाट गर्छ अरू कसैलाई गाली नगरौँ मात्रै हामी सबैले एउटै काम गरौँ हामी घरमै बसौँ हामी जति धेरै घरमै बस्यौँ चिकित्सकहरूलाई उति नै सजिलो पर्छ फेसबुक चलाउन सक्ने वर्ग भनेको हामी पक्कै साक्षर छौँ फेसबुक चलाउनेहरू नेपालमा भए यहीँ आफ्नो परिवारलाई भनौँ विदेशमा हुनुहुन्छ भने घरमा फोन गरेर निरक्षर आमा बुबा काका काकी र सबैलाई बुझाइदेऊ किन घरबाट हामी बाहिर निस्कनुहुन्न निस्क्यौँ भने हामीले के गुमाउँछौँ र निस्केनौँ भने के राम्रो गर्छौँ यति कुरा बुझाउन सक्यो भने देशमा कोरोनाले धेरै ठाउँ पाउने छैन भन्ने मेरो विश्वास छ हामी सबै सक्रिय भएर लागौँ कामना गरौँ अरू नयाँ केसहरू नभेट्यौन् पुराना बिरामीहरूलाई विश्वको भवतु सर्वमङ्गलम अब एउटा गजल सुनाउँछु म मैले यो गजल राख्दैछु राज सिगदेलको स्वरमा साह्रै मिठो गजल छ तिमी छैनौ आमा आकाशको जुन जलेको देख्छु पानीमा आगो बलेको देख्छु आमा मेरो वसन्तमा फूलहरू फुल्दैनन् अचेल अलच्छिनी आँधी चलेको देख्छु तिमी छैनौ आमा आज ब्रह्माण्ड सारा अँधेरो देख्छु सपनीमा तिमी लौरो टेकेर फर्केको देख्छु आमा मानौ हरेक साँझ हाम्रो आँगनमा आइपुग्ने बुढो जुन एक साँझ कहिल्यै नफर्कने गरी विदा मागेर गयो थोत्रो त्यो चोली पटुकी सम्झे गोरेटो गाउँको पधेरी सम्झे सुकिलो मनलाई सिसैले काट्यो आमाको दुःख हजार सम्झे थोत्रो त्यो चोली पटुकी सम्झे गोरेटो गाउँको पधेरी सम्झे सुकिलो मनलाई सिसैले काट्यो आमाको दुःख हजार सम्झे सम्झे दो खेदो को सम्झे सन्तानले थापे मायाको पासो आमाले आँसु को सम्झे फेर्यो फेरि तुले फेर्यो पुरानो पात को धोती पछ्यौरी सम्झे आमाले बेथा खेपेको सम्झे बैरीले आँगन टेकेको सम्झे फुलले सम्झ्यो को माया आमाको काख हजार सम्झे थोत्रो त्यो चोली पटुकी सम्झे गोरेटो गाउँको पधेरी सम्झे सुकिलो मनलाई सिसैले काट्यो आमाको दुःख हजार सम्झे आमाको दुःख हजार सम्झे आमाको दुःख हजार सम्झे आमाको दुःख हजार सम्झे तिमी छैनौ आमा तिमी चारै पल घरधन्दा गरिरहँदा जब हातका चुराहरू छिनछिन बज्दथे आज पनि एकान्तमा सम्झेर रुन्छु आमा गोठालाहरूले तिम्रै गीत गाउँछन् खेतालाहरूले तिम्रै गीत गाउँदैछन् आमा गोठकी लैनी अनि मैनी तिम्रै पर्खाइमा उदास छन् कसरी सम्झाउ उनीहरूलाई तिमी छैनौ आमा यो आँगन पँधेरी अनि गोरेटोहरू बिरानो लाग्छन् जहाँ प्रतिपल तिम्रै हात समाति अघि हिँडिरहन्थे म आज यो छोरो जवान भएको छ कसरी सम्झाउँ यो मनलाई तिमी छैनौ आमा मलाई माफ गर आमा आज आँसु पुछेर यी अक्षरका फूलहरू तिम्रै तस्बिरमा चढाउँदैछु आमा हवस् त यिनै नेपाली सुमधुर साङ्गीतिक गजलहरू र रात्रिगन्थन शैली र तपाईँका केही रचनाहरूको वाचनसँगै आजको बुलबुलबाट उत्पादन सङ्घर्ष विष्ट र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ जाँदा जाँदै झापाका टीका भट्टराईको गजल वाचन गर्दै शुभरात्रि भन्छु टाढैबाट बुझौँ लाग्यो रहर कोभिडको टाढैबाट बुझौँ लाग्यो रहर कोभिडको कहिलेसँग राज गर्ने ठहर कोभिडको गोरो कालो धनी गरीब सबै भ्याइसक्यो गोरो कालो धनी गरीब सबै भ्याइसक्यो अझै कति बाँकी होला जहर कोभिडको कहिलेसम्म राज गर्ने ठहर कोभिडको धेरैलाई सर्न सक्छ लखर लखर हिँड्दा घरै बसौं चलेको छ लहर कोभिडको कहिलेसम्म राज गर्ने ठहर कोभिडको भिडभाडमा जानेलाई सम्झाउँ है साथी भिडभाडमा जानेलाई सम्झाउँ है साथी यति गर्दा विफल हुन्छ कहर कोभिडको कहिलेसम्म राज गर्ने ठहर कोभिडको हात धोऊ मास्क लाऊ सुरक्षित भई बाँचौं हात धोउँ मास्क लाउ सुरक्षित भई बाँचौ टाढै बसौं नजिक छ सहर कोभिडको टाढैबाट बुझौं लाग्यो रहर कोभिडको कहिलेसम्म राज गर्ने ठहर कोभिडको एउटा इरानी चरा